पूर्व मुख्य सचिव कार्कीलाई अख्तियार प्रमुख बनाउन संवैधानिक परिषदले सिफारिस गरेपछि चौतर्फी विरोध सर्वोच्चले गरेन कार्की विरुद्धको रिट दर्ता सिफारिस नस्वीकार्न राष्ट्रपतिसँग एमालेको आग्रह आफूहरूसँग हतियार नरहेको नेकपा माओवादीको प्रस्तुति हतियारको जवाफदै एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नै हुने रामबहादुर थापाको भनाई बाँकेको सीमा क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया थालियो कपिल वस्तुमा सूर्यमुखीको खेती फस्ताउँदै मेट्रो एफएमबाट निष्कासित पत्रकारलाई पुनर्बहालीको माग गर्दै पत्रकारहरूले गरेको धरनामा प्रहरी दमन बङ्गलादेशमा इस्लामिक कानूनको माग गर्दै आन्दोलनमा उत्रिएका र प्रहरी बीच भिडन्त हुँदा पन्ध्र जना मारिए सिरिया र इजरायललाई संयमता अप्नाउन राष्ट्र संघको आग्रह र एसिसी अन्डर नाइन्टिन एलिट कप क्रिकेटमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल सेमी फाइनलमा आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपाल बन्यो लिग च्याम्पियन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 पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छपन्न पाँच एकसठी आठ सय चालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट नेपाल नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा बाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा सरकारका पालामा मुख्य सचिव रहेका लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिएपछि चौतर्फी विरोध शुरू भएको छ विवादास्पद छवि भएका व्यक्तिलाई अख्तियारमा नियुक्त गर्न संवैधानिक परिषदले सिफारिस गरेपछि नागरिक समाज विद्यार्थी लगायत पेसाकर्मी असन्तुष्ट बनेका छन् एकीकृत माओवादी नेपाली कंग्रेस एमाले र मधेसी मोर्चा सम्मिलित उच्च स्तरीय राजनैतिक समितिले गरेको प्रस्तावलाई हिजो बसेको संवैधानिक परिषदले अनुमोदन सम्बोधन गर्दै नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो यस्तै कार्किला अख्तियारको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेकोमा नागरिक समाजले तीव्र विरोध गरेको छ नागरिक समाजका अगुवाहरूको आह्वानमा राष्ट्रपति कार्यालय शीतल निवास अगाडि जम्मा भएकाले कार्कीको सिफारिसको विरोधमा एक घण्टे धरना दिएका हुन् विवादित कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो संवेदनशील संवैधानिक निकायमा नियुक्त गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको विषयमा असहमति जनाउँदै नागरिक समाजले धरना दिएका छन् दिउँसो चार बजेदेखि सुरु भएको एक घन्टे धरनाकमा सहभागीले लोकतन्त्रको रक्षाका लागि दलहरूको यो सिफारिसलाई अनुमोदन नगर्न राष्ट्रपतिसँग आग्रह गरे संविधान बनाउने समयमा कुनै पनि विषयमा सहमत नहुने शीर्ष दलका नेताहरू विवादित व्यक्तिलाई संवैधानिक निकायमा नियुक्त गर्न सहमत हुनुले अझै शंका बढेको सहभागीहरूले बताएका छन् एकीकृत माओवादी नेपाली कांग्रेस एमाले र मधेसी मोर्चा सम्मिलित उच्च स्तरीय राजनैतिक समितिले गरेको प्रस्तावलाई हिजो बसेको संवैधानिक परिषदको बैठकले अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो परिषदको सिफारिस लगतै नागरिक समाजका प्रतिनिधिहरूले राष्ट्रपतिलाई भेटेर सिफारिस अनुमोदन नगर्न आग्रह गरेका थिए यसै गरी कार्कीलाई अख्तियारमा नियुक्त गर्न संवैधानिक परिषदले गरेको निर्णय रोक्न माग गर्दै नेकपा एमाले राष्ट्रपति डाक्टर रामवरण यादवलाई असहमति पत्र बुझाएको छ एमाले महासचिव ईश्वर पोखरे लगायतका नेताहरू राष्ट्रपति कार्यालय पुगेर पत्र बुझाएका हुन् नेता प्रदीप गेवालीले पार्टीको निर्णय र असहमति जनाउन एमाले टोली राष्ट्रपति कार्यालय गएको जानकारी दिनुभयो यसअघि एमालेको पोलिट ब्यूरो बैठकले कार्की अख्तियारका लागि अयोग्य रहेको ठहर गरेको थियो त्यसअघि भने एमालेका शीर्ष नेता समेत रहेको चार दलीय उच्च स्तरीय समितिले नै कार्कीको नाम एकमतले अख्तियारको प्रमुखमा सिफारिश गरेको थियो यस्तै कार्कीलाई अख्तियारमा नियुक्तिका लागि सिफारिश गरिएकामा नेपाल बार एसोसिएसनले पनि विरोध जनाएको छ कार्कीको सिफारिशले लोकतन्त्रकै खिल्ली उडाएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिनुभयो कार्कीलाई अख्तियारमा नियुक्तिका लागि सिफारिस गरेको विरोधमा विद्यार्थी संगठनहरू पनि आन्दोलित भएका छन् अख्तियारको प्रमुखमा कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मी र कार्कीको पुतला दहन गरेका छन् काठमाडौँको त्रिचन्द्र कलेजमा गरिएको विरोध कार्यक्रममा पुतला दहन गरिएको नेवी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो विभिन्न राजनैतिक दल आबद्ध विद्यार्थी संगठनले अख्तियारको प्रमुखमा पूर्व मुख्य सचिव कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेकोमा विरोध गरेका छन् नेपाल विद्यार्थी संघ अनेरा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरा क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले नियुक्तिको विरोधमा राजधानीका सरकारी क्याम्पस अगाडि आज बिहान आठ बजेदेखि दस बजेसम्म जुलुस प्रदर्शन तथा टायर बालेर नाराबाजी गर्दै चक्का जाम गरेका थिए सर्वोच्च अदालतले भने लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषदले गरेको सिफारिस विरूद्ध पेश भएको रिट घुमाउरो पाराले दरपिट गरिदिएको छ प्रक्रिया नपुगेको भन्दै आज सर्वोच्चले कार्की विरूद्धको रिट दर्ता नगरेको हो एकपटक एउटै विषयमा परिसकेको रिटमा पुनः दर्ता गर्दा विपक्षलाई जानकारी गराएर मात्रै दर्ता हुने भन्ने सर्वोच्चको यसअघिको फैसला अनुसार आज कार्की विरूद्धको रिट दर्ता हुन नसकेको हो रिट दर्ताका लागि विपक्षीय कार्कीलाई जानकारी गराएर मात्र प्रक्रियामा जानुपर्ने र त्यसपछि दर्ता गर्ने वा नगर्ने अदालतले निर्णय गर्ने सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो सिफारिस जन आन्दोलनको भावना विपरीत भएको भन्दै नियुक्ति रोक्न अन्तरिम आदेशको माग गर्दै अधिवक्ता ओम प्रकाश अर्यालले रिट दर्ता शाखामा पेश गर्नु भएको रिट दर्ता हुन नसकेको हो अर्यालले दर्ता गरेको रिटमा संवैधानिक परिषद र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ यसअघि चार दलीय उच्च स्तरीय राजनीतिक संयन्त्रले कार्कीलाई सिफारिश गर्दा अर्यालले नै सिफारिश विरूद्ध रिट दायर गर्नु भएको थियो रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सुशीला कार्कीको एकल इजलासले नियुक्त रोक्न अन्तरिम आदेश दिए पनि ग्रेश चन्द्रलाल र तर्कराज भट्टको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नियुक्ति प्रक्रिया अगाडि बढेको थियो नेकपा माओवादीले आफूहरूसँग हतियार नरहेको र एउटै पार्टी हुँदा रहेका हतियारबारे प्रचण्ड नै जवाफदेही हुने प्रष्टीकरण दिएको छ सरकारले केही दिन अघि हतियार बुझाउन आग्रह गरेपछि आज विज्ञप्ति निकालेर महासचिव रामबहादुर थापाले आफूहरूसँग हतियार नभएको प्रष्टीकरण दिनुभएको हो हतियारको जवाफ दिई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड नै हुने दावी थापाएको छ उहाँले हतियार नेकपा माओवादीले नबुझाउने भनेर गरिएको प्रचार भ्रामक भएको जिकिर पनि गर्नुभयो प्रचण्ड नै हतियारबारे मुख्य जिम्मेवार व्यक्ति भएको भन्दै उहाँले उहाँले कुनै खाले हतियार पनि नेकपा माओवादीसँग नभएको विज्ञप्ति मार्फत भन्नुभएको छ नेपाली कंग्रेसका नेता डाक्टर रामशरण महतले नेकपा माओवादीले संविधान सभा चुनावमा भाँजो हालेर त्यसलाई पछि धकेलिरहेको आरोप लगाउनु भएको छ इलाममा आज पत्रकारहरूसँग महतले देश निर्वाचनमा होमिसकेकाले अब कसैले पनि अनावश्यक माग राखेर मुलुकलाई बन्धक बनाउन नहुने बताउनुभयो उहाँले वार्ता र संवाद मार्फत असहमतिका विषय समाधान गर्दै निर्वाचनका लागि तयार रहन पनि नेकपा माओवादीसँग आग्रह गर्नुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेटका कारण मुलुक चुनावमा जान नसकेको आरोप लगाउनु भएको छ काठमाडौँको धुम्बा राहीमा पार्टी केन्द्रीय कार्यालय शशिकला स्मृति भवन उद्घाटन गर्दै उहाँले चार दलीय सिन्डिकेटले चुनावको सम्भावना टर्दै गएको जिकिर गर्नुभयो अब आफ्नो पार्टीले जनताका अधिकार पूरा गरेर देखाउने थापाको भनाइ छ चार दलीय सिन्डिकेटको कारणले गर्दा र वर्तमान सरकारको विवादास्पद कार्यशैलीले गर्दा चुनाव बारेमा अहिले पनि आशंका छ तर प्रजातन्त्र र संविधानलाई लिकमा राखेर देशले भोग्नु परेको सङ्कट समाधानको अर्को कुनै विकल्प नभएको हुँदा चुनाव अवश्य भावी ढिलो चढो चुनाव अवश्य भावी नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विकास निर्माणका काममा सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ काठमाडौँको साँको स्थित पुखुलाची गाविसमा निर्माण हुन लागेको शङ्खरापुर पोलिटेक्निकल इन्स्टिच्युट माओवादीले विध्वंसात्मक गतिविधि जारी राख्दा विकास निर्माणका काम अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको बताउनुभयो उहाँले विगतमा जे भए पनि अब सबै मिलेर विकासमा जुट्नुपर्ने बताउनुभयो युवा शक्तिलाई दक्ष बनाई उनीहरूलाई विदेशी नबाट रोक्न यस्ता इन्स्टिच्युटहरू खोलिनुपर्ने उहाँको भनाई छ तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको इन्स्टिच्युटको भवन बनाउन पच्चीस करोड़ नगद र पच्चीस करोड़ रूपियाँ बराबरको सामग्रीको व्यवस्था गरिने जानकारी पनि दिए गरिएको थियो देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ एसएलसी पछि ब्रिजको कहाँ इटिआई e टाढी चोकमा डाक्टर नर्स एवं प्राध्यापकहरूद्वारा बाह्र वर्षदेखि प्रत्यक्ष सञ्चालित आफ्नै अस्पताल नर्सिङ कलेज भएको पुराना एवं दक्ष प्राध्यापकहरूद्वारा पढाइने डेली क्लास टेस्ट एवं विकली मोडल टेस्ट हुने जेहेन्दार गरिब एवं पिछडेका जातिलाई विशेष छुट निशुल्क पाठ्य सामग्री एवं निशुल्क स्वास्थ्य चेकअप सुरुमा आउने जना विद्यार्थीहरूलाई विशेष छुट साथमा कोरियन भाषा एवं अङ्ग्रेजी भाषाका कक्षाहरू पनि सञ्चालित छन् प्रमुख कार्यालय भरतपुर दस चौबिस कोठी फोन शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखा कार्यालय टाढी चोक मेरी स्टोभ सँगै शून्य छप्पन्न पाँच बैसठी एक सय त्रिसठी मोबाइल अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट राष्ट्रिय खबरमा अब बाँकी प्रसङ्ग संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण आज तेस्रो दिन पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार पसल तथा शैक्षिक संस्था ठप्प रहेका छन् झापामा भने भोलिदेखि बन्द सहज बनाउन परिषदले सहमति जनाएको छ संवाद समूह र झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोटको समन्वयमा भएको सर्वपक्षीय छलफलमा परिषदका प्रतिनिधिले बन्द सहज बनाउन सहमति जनाएका हुन् सहमति अनुसार भोलि वैशाख चौबिस गतेबाट सबै शिक्षण संस्था र मोटरसाइकल चल्न दिने र बजार तथा यातायात सेवालाई समेत सहज बनाउन माथिल्लो निकायमा पहल गर्ने उल्लेख गरिएको छ आन्दोलनका क्रममा पक्राउ परेका लिम्बुवानका कार्यकर्तालाई समेत रिहाईका लागि सम्बन्धित पक्षले पहल गर्ने सहमति भएको छ मेट्रो एफएमबाट निष्कासित पत्रकार शिव रेग्मीको पुनर्बहालीको माग गर्दै पत्रकारहरूले गरेको धरनामा प्रहरीले हस्तक्षेप गरेको छ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएमबाट पत्रकार रेग्मीलाई निष्कासन गरिएपछि आन्दोलित पत्रकारहरूमाथि प्रहरीले लाठी हानेको हो प्रहरीको लाठी प्रहारबाट नेपालवाणी नेटवर्कका समाचार संयोजक जीवन भण्डारी घाइते भएका छन् पत्रकार भण्डारी अहिले उपचारत हुनुहुन्छ पत्रकारको शान्तिपूर्ण धरनामा प्रहरीले गरेको हस्तक्षेप र भण्डारीमाथि गरिएको सरकारी ज्यादती पद प्रति नेपाल पत्रकार संघ नेपालवाणी प्रतिष्ठान शाखाले भत्सना गरेको छ यस्तै नेपाल पत्रकार महासंघले निष्कासित पत्रकार रेग्मीलाई तत्काल निशर्त पुनर्वहारी नगरेसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ काठमाडौँबाट खासा जाँदै गरेको यात्रुभाग बसबाट प्रहरीले सिन्धुपाल्चोको चौतारामा प्रतिबन्धित चालकको सहित ठूलो रकम बरामद गरेको छ सीमा प्रहरी चौकी कोदारीले चेक जाँचका क्रममा यात्रुभाग बसबाट अठहत्तर हजार अमेरिकी डलर र चिनिया युयान एक लाख छत्तिस हजार सहित नौ किलो खपडा बरामद गरेको हो अमेरिकी डलर तातो पानीकी डोमा शर्माबाट र पर्साका चित्रबहादुर श्रेष्ठ अमेरिकी डलर तातोपानीकी डोमा शेर्पाबाट र पर्साका चित्रबहादुर श्रेष्ठबाट युएन बरामद गरिएको प्रहरीले जनाएको छ बसमा रहेका सङ्खुवा सभाका पेम्बा शेर्पा सिन्धुपाल्चोकका साङ्गे तामाङ र माया शेर्पाबाट तीन तीन किलो गरी जम्मा नौ किलो सालकको खपडा बरामद गरिएको प्रहरीले जनाएको छ बरामद गरिएको रकम र खपडा सहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि कोदारी प्रहरी चौकीमा राखिएको छ बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र एवं परिवहन स्थल सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाइएको छ नौ वर्ष अघि नेपाल भारत बीच भएको सम्झौता अनुसार अहिले बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण गरी रेखाङ्कनको काम शुरू गरिएको हो बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको नेपालगंज पञ्चारको पश्चिम जयसपुर र साईगाउँ क्षेत्रमा अधिग्रहण गरिएको जग्गामा बन्दरगाह निर्माणका लागि जग्गा संरक्षणका लागि एक तृतीयांश बजेट विनियोजन गरिएको छ बन्दरगाह निर्माण सम्बन्धी बोलपत्र आह्वान प्रक्रिया पनि शुरू भइसकेको निर्माणाधीन बन्दरगाहमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि क्रमशः हुँदै जाने प्रशासकीय अधिकृत वसन्त कुमार कौनिजियाले जानकारी दिनुभयो रौतहटमा नेपाल विद्युत प्राधिकरण गौर शाखाले पाँच दिनमा महसुल नतिर्ने तिन सय जनाको लाइन काटेको छ विद्युत प्राधिकरण गौरले तीन महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेको जनाएको छ विद्युत प्राधिकरण गौरका प्रमुख राजेन्द्र चौधरीले आगामी एक हप्ताभित्र विद्युत महसुल नतिर्ने एक हजार ग्राहकको लाइन काट्ने तयारी भएको बताउनुभयो रौतहटमा घरमा बत्ती बाल्ने प्रयोजनका लागि मिटर जडान गरिएको ग्राहकसँग करिब नौ करोड रुपियाँ बक्यौता रहेको विद्युत प्राधिकरण गौरले जनाएको छ आँप खेतीबाट वार्षिक करिब पच्चिस करोडको कारोबार हुने सिराहामा यस वर्ष पचहत्तर प्रतिशत उत्पादन घट्ने भएको छ नगदे बालीको रूपमा आँप खेती गरेका किसानहरू आँपको बोटमा चिचिला नलाग्दा चिन्तित बनेका छन् जिल्ला कृषि विकास कार्यालय सिराहाका बागवानी विकास अधिकृत इन्द्रदेव यादवले हरेक वर्ष बिराएर आँप फल्ने भएकाले यो पल्ट आँपमा चिचिला नलागेको जानकारी दिनुभयो अधिकृत यादवका अनुसार यो वर्ष जिल्लाको आँप खेती गरिएको पाँच हेक्टर क्षेत्रफल मध्ये पच्चीस प्रतिशत मात्र चिचिला लागेको हो गत वर्ष प्रति हेक्टर उन्नाइस मेट्रिक टन आँप उत्पादन भए पनि यो वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन आँप उत्पादन हुने यादवले जानकारी दिनुभयो कपिल वस्तुमा राम्रो आमदानी पाउन थालेपछि सूर्यमुखीको खेती गर्ने संख्या सूर्यमुखीको खेती गर्ने किसानको संख्या वृद्धि भएको छ बजारमा सूर्यमुखी तेलको माग बढ्दै गएपछि कपिलवस्तुमा सूर्यमुखी खेती गर्नेहरूको संख्या बढ्दै गएको हो सूर्यमुखीको तेल बजारमा सजिलै बिक्री हुने र मूल्य पनि राम्रो पाइने हुँदा यसको खेतीप्रति कृषक आकर्षित भएका हुन् विगतका वर्षमा फुट मात्र उत्पादन हुने सूर्यमुखीप्रति केही वर्ष यता कृषक आकर्षित हुन थालेको रेडियो समानता कपिल वस्तुबाट सहकर्मी सनिउल्लाह धोबीले खबर पठाएका छन् एकीकृत माओवादीका नेता गिरिराज मणि पोखरेलले वर्तमान सरकारले तत्काल संविधान सभा चुनावको मिति घोषणा नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ धनकुटामा पत्रकारहरूसँग वर्तमान सरकार चुनाव गर्न बनेकाले तत्काल चुनावको मिति घोषणा गर्न उहाँले माग गर्नुभयो उहाँले संविधानको संविधान प्राप्तिको एकमात्र विकल्प संविधान सभाको चुनाव भएकाले चुनावसँग सम्बन्धित काममा अवरोध नगर्न सबैसँग आग्रह समेत गर्नुभयो सरलाही प्रहरीले सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ लक्ष्मीपुर आठ असन वा टोल बस्ने राम पुकार चौधरीका छोरा अठार वर्षे पप्पु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो गत वैशाख एक्काइस गते चौधरीले सोही टोल बस्ने सात वर्षीय बालिकालाई आफ्नै घरमा ललाई फकाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ अदालतबाट म्याथ थप गराई चौधरीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सरलाईका अनुसन्धान अधिकृत भुवनेश्वर शाहले जानकारी दिनुभयो पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको रेडियो एकता लालबन्दीबाट सहकर्मी सुरेश बिडा रोल्पाको इरिवाङमा स्थानीय नागरिकहरूको सहयोगमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ इरिवाङ गाविस चार र नौ स्थित बजारमा स्थानीयवासी र इलाका प्रहरी कार्यालय इरिवाङका प्रहरी नायब निरीक्षक नारायण थापाको नेतृत्वको टोलीले एक लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो स्थानीय होटलहरूमा चेक जाँच गर्दा फेटिएको मदिरा स्थानीय राजनैतिक दलका प्रतिनिधिको रहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला छोराछोरीलाई स्कुल जुत्ता मलाई पार्टी सुज र भाइलाई कनभर सुज चाहिएको छ यी सबै सुज एकै ठाउँमा पाइन्छ त कतै ल किन नपाउनु सुदीप सु सेन्टरमा जानुहोस् न त सुदीप सु सेन्टरका विशेषताहरू तयारी एवं अर्डर अनुसारका बोर्डिङ तथा स्कुलका जुत्ताहरू पार्टी सुज तथा कन्फर्ट सुज सुपथ मूल्यमा सम्पूर्ण जुत्ताहरूको होलसेल एवं खुद्रा बिक्री गरिन्छ वर्षौँ वर्षदेखि सेवा दिँदै आइरहेको तपाईँहरूकै आफ्नै पसल सुदीप सु सेन्टर खैरहनी छ पुरानो पर्सा बजार चौधरी मेडिकलको आडैमा प्रोपराइटर सोमबहादुर पुरकुटी सम्पर्क मोबाइल अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस पुनश्च ज्याकेट स्प्रे गर्नु परेमा एवं जुत्ता जुत्ता तथा ब्याग को लागि सधैँ हामीलाई सम्झनुहोस् रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट राष्ट्रिय खबरमा अब विदेशका खबर बङ्गलादेशमा इस्लामिक कानूनको माग गर्दै आन्दोलनमा उत्रिएको समूह र प्रहरीबीच भिडन्त हुँदा पन्ध्रजना मारिएका छन् भिडन्तमा साठी जना घाइते भएका छन् हेफाजात ए इस्लाम नामक नाम गरेको इस्लामिक समूहको नेतृत्वमा भएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र लाठी चार्ज गर्दा उनीहरू मारिएका हुन् प्रहरीको हस्तक्षेपपछि आक्रोशित आन्दोलनकारीले पसल घरहरूमा आगो लगाइदिएका थिए आन्दोलनकारीले धर्मनिरपेक्ष नीतिको विरोध गर्दै बङ्गलादेशमा इस्लामिक कानूनको माग गरेका छन् उनीहरूले नास्तिकहरूलाई झुन्ड्याउनु पर्ने माग समेत गरेको बिबिसीले जनाएको छ पुरुष र महिला बीचको विभेदलाई बलियो बनाउनु पर्ने माग आन्दोलनकारीहरूको रहेको छ thank संयुक्त राष्ट्र राष्ट्रसंघका महासचिव बान कि सिरियाली अधिकारी र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् उनले दुवै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गरेका हुन् इजरायली हवाई सेनाद्वारा आइतबार सिरियामा गरेको आक्रमणपछि उनले यस्तो आग्रह गरेका हुन् इजरायलले अडचालिस घण्टा यता सिरियाको राजधानी दमास्कस नजिकका विभिन्न स्थानमा आक्रमण गरेको हो उसले राजधानी दमास्कसमा रहेका सैनिक केन्द्रहरूलाई लक्ष्य बनाएको बताएको छ इजरायली युद्धक विमानले सिरियाको राजधानी तथा त्यसका वरपर आइतबार आक्रमण गरेको थियो आक्रमणपछि महासचिव वानले सिरियाको समस्याको समाधानका लागि संयमपूर्वक उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड़ दिएका छन् बङ्गलादेशको राजधानी ढाकामा गत अप्रेल महिनाको चौबिस तारिकमा भत्किएको एक गार्मेन्टमा उद्धारको काम जारी नै रहँदा आज बिहानसम्म मृत्यु हुनेको संख्या छ सय पचास पुगेको छ भवन दुर्घटना हुने समयमा कम्तीमा पनि तीन हजार नागरिक तथा मजदुरहरू रहेको बताइएको छ तीमध्ये दुई हजार चार सय सैतिस जनाको भने सुरुमै उद्धार गरिएको थियो भवनमा अझै पनि उद्धार कार्य जारी रहेको र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौं नागरिकले प्रदर्शन पनि गरेका छन् अब खेल खबर मलेसियामा जारी एसएससी अन्डर नाइन्टिन एलिड कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ आज नेपालले बहराइनमाथि एक सय छयानब्बे रनको शानदार जित हात पार्दै अभिजित यात्रालाई जारी राखेको हो जितसँगै तीन खेलबाट स्पष्ट छ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा रहँदै सेमी फाइनलमा प्रवेश गरेको छ नेपालले दिएको दुई सय साठी रनको लक्ष्य पछ्याएको बहराइन एक्काइस ओभरमा अल आउट हुँदै त्रिसठी रनमा समेटियो बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश कर्ण एक्लैले आठ विकेट लिए भने भुवन कार्की र राहुल प्रताप सिंहले एक एक विकेट हात पारे यसअघि क्वालालम्पुरको वायुमास क्रिकेट ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित पचास ओभरमा नौ विकेट गुमाएर दुई रन जोडेको थियो नेपालका भुवन कार्कीले तीन छक्का र आठ चौकाको मद्दतमा सर्वाधिक त्रियासी रन जोडेका थिए भने बीडी थापाले चौवालिस रन बनाएका थिए त्यसै गरी अमित श्रेष्ठले बाइस रनमा अला आउट भएका थिए निश्चल पाण्डे सोह्र रनमा आउट हुँदा निर्मल थापा पच्चिस रनमा समेटिए बहराइनका ललित लालले सर्वाधिक तीन विकेट लिए भने जे आनन्द कृष्ण र आदिल नासीले दुई दुई विकेट हात पारे घरमुडामा सम्पन्न आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपाल लिग विजेता बन्दै डिभिजन टूमा उक्लिएको छ गैराती युगाण्डासँग भएको अन्तिम खेलमा नेपाल पाँच विकेटले विजयी हुँदै डिभिजन थ्रीको च्याम्पियन बन्न सफल भएको हो टस जितेर ब्याटिङ रोजेको युगाण्डाले नेपाल सामु एक रनको लक्ष्य प्रस्तुत गरेको थियो दुई विकेट बाँकी छँदै सबै बल खर्चेर युगाण्डाले दिएको लक्ष्य भेट्टाउन नेपालका प्रदीप ऐरीले सर्वाधिक साठी रनको योगदान दिएका थिए भने शरद विश्वाकरले नट आउट पचास रनको योगदान गरेका थिए त्यसै गरी पृथ्वी बास्कोटाले नट आउट उन्नाइस रन बनाएका थिए अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अङ्क बनाउन सकेनन् चौसठी बल छँदै नेपालले लक्ष्य भेट्टाएको थियो यो इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने एकमात्र खेलमा किङ्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ खेल नेपाली समय अनुसार राति सभा आठ बजेपछि पञ्जाब क्रिकेट एसोसिएसन स्टेडियम मोहालीमा हुनेछ एघार खेलबाट चौध अङ्क जोडेको बेङ्गलोर दोस्रो स्थानमा छ भने दस खेलबाट आठ अङ्क बटुलेको पञ्जाब छैटौं स्थानमा छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक पूर्व मुख्य सचिव कार्कीलाई अख्तियार प्रमुख बनाउन संवैधानिक परिषदले सिफारिस गरेपछि चौतर्फी विरोध सर्वोच्चले गरेन कार, कार्की विरुद्धको रिट दर्ता सिफारिस नस्वीकार्न राष्ट्रपतिसँग एमालेको आग्रह आफूहरूसँग हतियार नरहेको नेकपा नेकपा माओवादीको प्रश्नोक्ति हतियारको जवाफ दिई एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नै हुने रामबहादुर थापाको भनाई बाँकेको सीमा क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया थालियो कपिल वस्तुमा सूर्यमुखीको खेती फस्टाउँदै मेट्रो एफएमबाट निष्कासित पत्रकारलाई पुनर्बहालीको माग गर्दै पत्रकारहरूले गरेको धरनामा प्रहरी दमन बङ्गलादेशमा इस्लामिक कानूनको माग गर्दै आन्दोलनमा उत्रिएका र प्रहरी बीच झडप प्रहरी बीच भिडन्त हुँदा पन्ध्रजना मारिए सिरिया र इजरायललाई संयमता अपनाउन राष्ट्रसङ्घको आग्रह र एसिसी अन्डर नाइन्टिन एलिट कप क्रिकेटमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल सेमी फाइनलमा आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपाल बन्यो लेग विजेता हौस् त नेपाल भाडी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्नेत विदा भयो नमस्कार एक सय चार थोप्लो पाँच मेगा हर्ट यसपालि सविदा अवश्य लेखिन्छ क्याबरेट सविदा लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि लगाइरहे सुट महिला चाहिँ साडी र ब्लाउज कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको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 हाल नयाँ व्यवस्थापनका साथ सम्पूर्ण प्रकारका कपडाका आइटमहरू पाइने लबेदा दौरा सुरुवाल कोट प्यान्ट लगायत सम्पूर्ण प्रकारका लेडिज तथा जेन्ट्स पोसाकहरू आधुनिक गरी छ सम्पर्क नेपाली टेलर्स सटिङ सुटिङ लेडिज एन्ड जेन्ट्स खैरानी आठ खैरानी बजार चितवन प्रोपराइटर अनिल नेपाली फोन शून्य छप्पन्न मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र सात सय छ्यालिस सुन्नुहोस् न दाई एउटा सानो व्यापार गरौँ भनेको आफूसँग पैसा नै छैन के गर्ने होला ल लाटी यति धेरै गरगहना लगाएर हिँडेकी पनि छौ फेरि व्यापार गर्ने पैसा छैन पनि भन्छौ आजै ती गरगहना रनपा एकमा रहेको विश्व विकास बैङ्कमा गएर राख अनि पैसा ल्याएर व्यापार गर न भइहाल्छ नि ए हो र दाई त्यसो भए म अहिले नै हिँडिहालेँ विश्व विकास ब्याङ्कतिर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 मोबाइल नम्बर अन्ठानब्बे चार पचास सडसठी एक सय पच्चिस प्रुफ राइटर नेत्रबहादुर खड्का थोकी हेमा खड्का थोकी घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसक्यो भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेल्सीमा रहेको शिवशक्ति कङ्क्रिट उद्योग छँदैछ नि ए हो र भने म त अहिले हिँडिहाले शिवशक्ति कङ्क्रिट उद्योगमा हामी कहाँ ब्लक रिङ कम्पाउन्ड पोल पिल्लर डिजाइन डिजाइनका आकर्षक रेलिङ साइज साइजका आकर्षक डिजाइनका मूर्ति लगायत विविध सिमेन्टका सामग्रीहरू ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा हुनुका साथै सामग्री टुटफुट भएमा कम्पनी आफैले बेहोर्ने जानकारी गराउँदछौ विज्ञापन होइन गुणस्तरमा ध्यान दिउ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ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 मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जय श्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल हाई स्कुल रोड चितवन प्रोपराइटर ओम प्रकाश मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे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 सरकारबाट कृषकहरूलाई पशुपालनतर्फ प्रोत्साहन तथा व्यावसायिकरण गर्ने उद्देश्यले कृषकहरूका लागि निम्न अनुसार कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराउँदछौँ परियोजनाको सार्वजनिक सुनवाई कृषक तालिम निशुल्क कृत्रिम गर्भधान कार्यक्रम निशुल्क चापकटर मेसिन वितरण कार्यक्रम मिल्क एनालाइजरबाट दुध गुणस्तर मापन कृषक भ्रमण कार्यक्रम राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागिता कार्यक्रम पुनः गुणस्तरीय दुध दही घिउ पनिर खुवा तथा दुग्धजन्य पदार्थको लागि संस्थाको सौराचोक स्थित बिक्री डिपोमा सम्पर्क राख्नुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा घरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नर्थ पॉइंट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवा तीन चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल यस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौँ हाम्रा विशेषताहरू विशुद्ध अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने साना कक्षाहरूमा अडियो भिजुअल तथा बाल मैत्रीपूर्ण वातावरणमा पढाइ हुने यातायातको व्यवस्था भएको कक्षा तिनदेखि कक्षा आठसम्म कम्प्युटर शिक्षाको पढाइ हुने शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने कमजोरी विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा तथा डे होस्टलको व्यवस्था भएको हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई अतिरिक्त कार्यक्रममा समावेश गराइने जेहेन्दार दलित जनजाति आदिवासी मुस्लिम मधेसी र शहीद परिवार विद्यार्थीहरूका लागि कोटामा छात्रवृत्तिको व्यवस्था भएको नर्थ पोइन्ट एकाडेमी पिठुवा तिन चितवन फोन शून्य छपन्न पाँच बैसठी छ सय एघार शून्य छपन्न पाँच बैसठी छ सय एघार खुसीको खबर सय प्रतिशत ग्यारेन्टीका साथ रक्सी गाँजा भाङ धतुरो चुरोट चरे सेवन थाहा नै नहुने गरी छुटाउने आयुर्वेदिक चुड यौन सम्बन्धी समस्याको लागि लिङ्गको मोटाई लम्बाइ बढाउने र लामो समयसम्म यौन आनन्द लिन सकिने लङ जम्प म्याक्सम्यान र सेक्स टोयहरू भारी छुटका साथ पाइने जानकारी गराइन्छ थप जानकारीको लागि सम्पर्क टाढी हङकङ बजार फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट डब्लु डब्लु डब्लु डट होटल स्टार डट कम अफिस काठमाडौँ फोन नम्बर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो सँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं पूर्व सभासद नारायण दाहालले दोस्रो पटक हुन लागेको संविधान सभाको निर्वाचनमा सबै जनता एकजुट भएर आफ्नो पार्टीलाई समर्थन गर्ने दावी गर्नुभएको छ एकीकृत नेकपा माओवादीको चितवन क्षेत्र नम्बर तीन इलाका खको आयोजनामा सञ्चालित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी क्रान्तिकारी शक्ति भएकाले जनताका माझमा अझै पनि प्रभावकारी रहेको बताउनु भएको छ उहाँले कार्यकर्ताहरूलाई देशको अन्यलग्रस्त राजनीतिका बारेमा जानकारी गराउँदै राजनीतिक निकासका लागि संविधान सभाको निर्वाचन नै आवश्यक रहेको बताउनु भएको छ प्रशिक्षण कार्यक्रममा क्षेत्रीय स्तरका एकीकृत माओवादीका कार्यकर्ताहरूको सहभागिता रहेको छ इलाका संयोजक रमेश पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाशले पनि बोल्नु भएको थियो पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुर बागमती सडक खण्डको जुडी बेला नजिकैको लसकमा आज बिहान यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा अठार यात्रु घाइते भएका छन् घाइते मध्ये बसका सहचालकको अवस्था चिन्ताजनक रहेको छ जनकपुरबाट बिरगंज आउँदै गरेको ना तिन ख दुई नौ ती तिन नम्बरको यात्रुवाहक बस तीव्र गतिको कारण अनियन्त्रित भई पल्टिएर दुई दुर्घटना भएको बसका यात्रुले बताएका छन् रामेछापको कामादुप गाविस घर भएका बसका सहचालक गणेश खत्री गम्भीर घाइते भएका छन् दुर्घटनामा परि गम्भीर घाइते भएका गणेश खत्रीको दुवै खुट्टा छुट्टिएको कारण थप उपचारका लागि वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको इलाका प्रहरी कार्य चन्द्रनिगापुरले जनाएको छ दुर्घटनामा घाइते भएका अन्य सत्रजनाको चन्द्रनिगापुर स्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ मानविकी तथा सामाजिक शास्त्र संघका अन्तर्गतको एमए तथा बीए कार्यक्रमको उत्तर पुस्तिकाका लागि रणनीति योजना कार्यशाला गोष्ठी आजदेखि चितवनको सौराहमा शुरू भएको छ त्रिवी अन्तर्गत मानविकी संकायले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन उपकुलपति डाक्टर हिराबहादुर महर्जनले गर्नुभएको थियो तीन दिनसम्म चल्ने सो कार्यक्रम कार्यशालामा मानविकी तथा सामाजिक संकायमा देखिएका समस्या यसको बजारीकरण र कार्यदिशाको बेसीमा छलफल हुने संकाय डिएन प्राचार्य डाक्टर चिन्तामणि पोखरेलले बताउनु भएको छ कार्यशालामा विश्वविद्यालयका डिनहरू केन्द्रीय विभागका प्रमुखहरू तथा क्याम्पस प्रमुखहरू सहभागी रहेको छ चितवनको रत्नगर नगरपालिका वडा नम्बर तेह्रमा विगत लामो समयदेखि भाडाको घरमा आश्रित चेपाङ बालबालिकाको आवासको लागि रत नगरपालिकाको सहजी क्रममा पञ्चगन्या सामुदायिक वनले करिब चार कट्ठा जग्गा प्रदान गरेको छ लामो समयदेखि जग्गा उपलब्ध गराई भवन बनाउने अभियानमा जुटेका संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा ढिलो भए पनि जग्गा प्रदान गरी शैक्षिक अभियानमा पुर्याएको सामाजिक योगदानप्रति कृतज्ञता हुँदै रत्नगर नगरपालिका तथा पञ्चगन्या सामुदायिक वनका कार्य समितिप्रति आभार व्यक्त गर्नुभएको छ आफूले अहिलेसम्म पारदर्शी र निस्वार्थ ढङ्गबाट काम गरेकै कारणले गर्दा आज यो अवस्थामा आइसम्म आइपुग्न सफल भएको बताएका छन् असहज अवस्था हुँदाहुँदै पनि संरक्षण केन्द्रको आफ्नै भवन नभएको कारणले गर्दा भाडामा बस्नु परेको र अब जग्गा उपलब्ध भएपछि भवन बनाउने क्रममा फेरि दानदाताहरूको सहयोगको अपेक्षा रहेको बताउनु भएको छ जग्गा तथा जग्गा जस्तो भए पनि यसमा पाँच गठाको भवन बनाउन लागेर करिब बाह्र लाख जतिको लागत जुटाउन अब अर्को समस्या थपिएको बताउँदै यसको लागि देश विदेशमा रहने सहयोगी मनहरूबाट आर्थिक सहयोग तथा भौतिक सहयोगको आवश्यकता रहेको उनले बताएका छन् नेपालको इतिहासमा नै पहिलो पटक निजी तवरमा चेपाङ संग्रहालय पनि स्थापना गरिएको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्न चेपाङ जातिहरूको सम्पूर्ण जीवन वृत्तिको बारेमा अवलोकनकर्ताहरूलाई पूर्ण जानकारी प्राप्त गर्न सहज होस् भनी नयाँ बनाउने भवनमा सुसंग्रहालयलाई पनि स्थानान्तरण गरिने बताउनु भएको छ भवन बनाउन सहयोग जुटाएर सम्पन्न गरिसकेपछि बाख्रा कुखुरा हाँस र गाई समेत पाल्ने समेत योजना रहेको अध्यक्ष शर्माले बताउनु भएको छ अहिलेसम्म चेपाङ बालबालिकाको हितको लागि राम्रै गरेकै कारणबाट देश विदेशबाट सहयोग जुट्ने काम भइरहेको र अब भोलिको दिनमा पनि भवन निर्माण अन्य सहयोगहरू जुट्ने कुरोमा आशावादी रहेको बताउनु भएको छ なるほど。 पश्चिम चितवनमा प्रस्तावित नगरपालिकाको नाम चित्रवन नगरपालिका राख्ने सहमति भएको छ नगरपालिका निर्माणका लागि पहल समिति बनाइए पनि नाम के राख्ने भन्नेमा देखिएको विवाद चित्रवन नगरपालिका बनाउने सर्वपक्षीय भेलाले यस्तो सहमति गरेको हो चितवनको पुरानो नाम चित्रवनलाई नै नगरपालिकाको नाम राख्ने सहमति गरेको हो शारदा नगरको हेल्थ पोस्टमा राजनैतिक दलका प्रतिनिधि नागरिक समाज स्थानीयवासीको भेलाले नामकरण गरेको हो नगरपालिकाको नाम राख्ने क्रममा स्थानीय दल आफूले विवाद गरेका थिए आज अन्तिम समय भएकोले पनि सहमति गर्न उनीहरू बाध्य भएका हुन् आजको भेलाले नामको विषयमा सहमति गरी जिल्ला विकास समितिलाई विवरण बुझाएको नगरपालिका निर्माण पहल समितिका सदस्य सचिव विष्णु ढकालले जानकारी दिनुभएको छ पश्चिम चितवनका दुई गाविसलाई समेटेर नगरपालिका बनाउने पहल शुरू गरिएको छ शारदा नगर र गुन्जानगर गाविसलाई मिलाएर नगरपालिका बनाउन लागि र अब यसका लागि थप प्रक्रियाका लागि अघि बढेको सदस्य सचिव ढकालले बताउनु भएको छ रासायनिक मल विषादी न्यूनीकरण यसका वैकल्पिक उपायहरू र रासायनिक विषादीको असरको पहिचान विषय दुई दिने तालिम आज सम्पन्न भएको छ आदिवासी थारू आइपिएम रनपा तेह्र जागृति आइपिएम रनपा एघार र रत्नगर नगरपालिकाको संयुक्त आयोजनामा रत्नगरमा हिजोबाट तालिम शुरू भएको हो तालिममा अर्ग्यानिक खेती प्रणालीका बारेमा कृषि शाखाको सहयोगी जीवन पौडेल पूर्व मेयर नारायण वन र दाजु कृषक आइपिएम समूहको अध्यक्ष टोमराज भट्टराईले सहभागी कृषकहरूलाई सहजीकरण गर्नुभयो भएको थियो कार्यक्रममा सहभागीहरू वक्ताहरूले अर्ग्यानिक खेती प्रणालीमा जोड़ दिएका थिए कार्यक्रममा बोल्दै रत्नगर नगरपालिकाका सामाजिक विकास अधिकृत तोरण राज पौडेलले अर्ग्यानिक प्रणालीबाट सामुदायिक कृषिलाई अगाडि बढाई स्वच्छ उत्पादन र आमदामी गर्न सकिने बताउनु भएको छ टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतमले रासायनिक मल र विषादीको सट्टा जैविक मल जैविक विषादीको प्रयोग गरेर अर्ग्यानिक खेती प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो कार्यक्रममा आदिवासी थारू आइपिएमकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको थियो आइपिएम उत्पादन रत्नगरको अभियान भन्ने नाराका साथ भएको तालिमा चालिस जनाको सहभागिता रहेको थियो Thank you. रत्नगर तेह्रमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रलाई शनिबार जयमङ्गला युवा क्लबले खाद्यान्न सहयोग गरेको छ नयाँ वर्षको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा जम्मा भएको दुई क्विन्टल चामल र एक क्विन्टल आलु क्लबले चेपाङ बालबालिकालाई प्रदान गरेको हो केन्द्रमा आयोजित कार्यक्रममा क्लबका सदस्यहरूले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई चामल र आलु हस्तान्तरण गरेका थिए क्लबका अध्यक्ष दीपक बानियाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी इन्द्र बगाले दिपबहादुर भण्डारी सुन्दर भट्टराई र अनिल पौडेल लगायतले बोल्नु भएको थियो संरक्षण केन्द्रमा मकानफोरका काँगडा सहित चितवनको सिद्धि कोरा काउली र शक्तिखोरको जना चेपाङ बालबालिकाका आवश्यक सहित अध्ययन गरिरहेका छन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सुरक्षाका लागि राखिएका हतियार फिर्ता भए नभएको बारेमा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै जिम्मेवार हुने नेकपा माओवादीको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए कुरा सही हो बी आफू चोखिने बाटो सी जिम्मेवारी त दुवैको होइन र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 पालो सामुदायिक आवाजको बालकुमारी कन्या उच्च माध्यमिक विद्यालयले मनुमानी ढंगबाट अस्थायी शिक्षिकाहरूलाई अवकाश गराएको छ त्यसको विरोध गर्दै शिक्षिकाहरू आन्दोलनमा उत्रिएका छन् यसरी एउटै विद्यालयबाट सातजना शिक्षिकालाई निष्कासन गराउनुलाई तपाईँ के भन्नुहुन्छ भनी सर्वसाधारणलाई सोधेका छौ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज मेरो भनाइ के छ भने अब कति वर्षसम्म काम गरिराख्नु भयो होइन गरिराख्नु भएको थियो होला हुन्छ मानव यहाँ अलिअलि टुटी केही होला देखेर तर डाइरेक्ट चाहिँ त्यसरी चाहिँ अर्काको जीवनमाथि खेलवाड जस्तै भयो कि यो एउटा र साथसाथै महिला हिंसा जस्तै नि भयो अब यत्रो वर्ष दुःख गरिराख्नु भयो कति होइन कतिजनालाई अब पढाउने शिक्षा दिने सबैजना हुन्छ भने अब महिलालाई एकैचोटि त्यत्रो सात सातजनालाई चाहिँ निष्कासन गर्दा कसले चाहिँ बुझ्ने त त्यसमा चाहिँ त्यहाँ औँला छडाउनै पर्ने स्थिति हुन्छ त्यस्तो गर्न नहुने तर चाहिँ प्रशासनले के गर्यो त्यो क्याम्पस भनौँ न स्कुलले के गर्यो त्यसमा चाहिँ विशेष ध्यान पुर्याउन जरुरी छ र उनीहरूको चाहिँ रक्षा र हुने काम गर्नै पर्छ बालकुमारी कन्या उच्च माध्यमिक विद्यालयमा चाहिँ एउटा मनोमानी ढङ्गले चाहिँ महिला शिक्षिकाहरूलाई चाहिँ निष्कासन गरेको छ यो भित्र चाहिँ महिलाहरूलाई मात्रै निकाल्नुमा चाहिँ एउटा नराम्रो कुरा हो त्यहाँ पुरुषहरू पनि थियो होला होइन त्यसमा महिलाको पनि त्यहाँ क्षमताहरू थियो होला पढाइ स्तर होइन उनीहरूले पढाउन सक्ने योग्यताहरू त्यो कुरालाई चाहिँ ख्याल नगरिकन चाहिँ एउटा आफ्नो एकल ढङ्गबाट चाहिँ निकाल्ने चलेको छ त्यहाँमाथि पनि चाहिँ एउटा आरोप लगाइएको छ त्यो कुरा चाहिँ बसेर चाहिँ स्कुलको समस्या स्कुलले नै चाहिँ समिति बोलाएर हल गरेको भए चाहिँ राम्रो हुन्थ्यो तर पनि अनि महिलालाई यसरी निकाल्नु चाहिँ नराम्रो कुरो कमसे कम चाहिँ महिलाको योग्यता चाहिँ हेरेर चाहिँ कुरा अगाडि बढाएको भए राम्रो हुन्थ्यो र चाहिँ महिलाहरूले फेरि चाहिँ स्कुल बन्द गर्ने भन्ने कुरो चाहिँ विद्यार्थीहरूको त्यो पढ्न पढ्नुमतिको अधिकारलाई चाहिँ बन्देज गर्नु चाहिँ नराम्रो कुरा बालकुमारी कन्या उच्च माविले चाहिँ मनोमानी ढङ्गबाट चाहिँ सातजना शिक्षिकालाई चाहिँ निकालेको छ सातजना शिक्षिकालाई मात्र निकालेको चाहिँ यो चाहिँ महिला दुर्व्यवहार गरे जस्तो लाग्यो मलाई चाहिँ यदि शिक्षामा चाहिँ उनीहरूको शिक्षिकाहरूमा चाहिँ गुणस्तर हेरिन्छ शैक्षिक गुणस्तर कस्तो छ भनेर हेरिन्छ पठन पाठनमा यदि राजनैतिक र आर्थिक पारदर्शितालाई हेरेर चाहिँ शैक्षिक पठन पाठनलाई चाहिँ बिगार्न खोजिन्छ भने पक्कै पनि त्यो राम्रो हुन सक्दैन त्यसैले चाहिँ शैक्षिक गुणस्तरलाई हेरेर मात्र विद्यालय सञ्चालन गर्यो भने चाहिँ विद्यालय राम्रो हुन सक्छ मैले सरस्वती बुझ्दाखेरि यो बालकुमारी उच्च माईमा जुन सातजना शिक्षिकाहरूलाई मात्र निकाल्नुको पछाडि एउटा राजनीतिक हस्तक्षेप छ जस्तो लागिरहेको छ मलाई र आजसम्म कुनै पनि हाम्रो चितवन जिल्लाको कुनै पनि स्कुलहरूमा चाहिँ यसरी एउटै स्कुलको सातजना शिक्षकहरूलाई वा शिक्षिकाहरूलाई चाहिँ निकालेको रेकर्ड पनि छैन यसमा चाहिँ अब एउटा चाहिँ छानबिन समिति गठन गरेर यसमा राजनीतिक हस्तक्षेप हो जस्तो लाग्दछ मलाई र यसलाई तुरुन्तै कसरी यो प्रक्रिया अगाडि बढाउनु पर्छ यसलाई तुरुन्तै यो कारवाही चाहिँ रोक्नुपर्छ जस्तो लाग्छ मलाई सामुदायिक आवाज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 इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट डब्लु डब्लु डब्लु डट होटल स्टार ब्याङ्कवेट डट कम एट अफिस काठमाडौँ फोन नम्बर छयालिस छब्बिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठ कलेज ओपन क्यास अन स्टाइल यो बम्पर सस्ताइ दिने हामी सबै नै मा खनखन पैसा गर्ने अब खुबै नै सबै छन् तङ्गै क्यासपान स्टाइल सबैलाई ह्याप्पी सेभेन्टी भन्दै बजाजले दिँदैछ सात हजारदेखि लाखौँ जित्ने मौका त्यो पनि स्टाइलमा बजाज ह्याप्पी सेभेन्टी ओपन क्यास पाम स्टाइल सर्टहरू लागु हुनेछन् नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ विगतका वर्षहरूमा झै जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा शत प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस माउन्ट एभरेस्ट इङ्ग्लिस स्कुल वीरेन्द्रनगर साथ बर्मानगर चितवनमा शैक्षिक सत्र दुई हजार सत्तरीको लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना खुलेको सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई हजार सत्तरी साल वैशाख छब्बिस गते माता तीर्थ औसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ